सतासी पुरानो स्वयम्भू पाठशाला आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु मताधिकारका लागि विधान संशोधन हुनुपर्ने पर्यवेक्षकहरूको माग अध्यक्षका लागि पाँचजनाको दावी चुनावी वातावरण बनाउने लगायतका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बस्दै संविधानसभा निर्वाचनको बारे अमेरिकी राजदूत बोडेको जिज्ञासा कान्तिपुर दैनिकका तीनजना वृद्ध सर्वोच्चमा रिट नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग बिना भिसा नेपाल प्रवेश गर्ने भारतीयलाई रोक लगाउन सरकारसँग नेपाल मुक्ति मोर्चाको माग पाकिस्तानको आम चुनावमा जित पक्का भएपछि पूर्व प्रधानमन्त्री शरीफ सरकार गठनका लागि छलफलमा इमरानको पार्टीको सहयोग नभए पनि सरकार गठन गर्न सक्ने अधिकारीहरूको भनाई र इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भेट्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब विस्तारमा नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि केही बेर अगाडिबाट मतदान प्रक्रिया सुरु भएको छ यसअघि निर्वाचन परियोजनाका लागि अधिवक्ता कुनसाङ एन्जनको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल चयन गरिएको थियो यसअघि आज नै दुई पटकसम्म जिल्ला समन्वय परिषदका तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकहरूले मताधिकारका लागि विधान संशोधनको माग राख्दै रोस्टम घेराउ गरेपछि चुनावी प्रक्रिया अवरुद्ध भएको थियो र केही बेर अगाडिबाट मात्र चुनावी प्रक्रिया सुरु भएको जानकारी प्राप्त भएको छ महाधिवेशन स्थल सौराहाबाट यति बेला पत्रकार राजु चौधरी हाम्रो सम्पर्कमा छ राजुजी राजुजी जुन अहिले पछिल्लो अवस्था के छ महाधिवेशनमा जिल्ला समन्वय परिषदका तर्फबाट पर्यवेक्षकहरूले दुई पटकसम्म अवरुद्ध गरेका थिए अहिले चाहिँ त्यहाँ कसरी अगाडि बढिराखेको छ महाधिवेशन बिहान अगाडि एघार बजीबाट अवरुद्ध निर्वाचन प्रक्रिया अहिले सुरु भएको छ र अहिले विभिन्न व्यक्तिहरूले आफ्ना उम्मेदवारी उम्मेदवारीको लागि प्रक्रिया अगाडि बढाइरहेका छन् र बिहान जुन जिल्ला समन्वय परिषदहरूले आफ्ना माग दुई बुद्धि माग राखेका थिए उनीहरूले त्यो मागको विषयमा करिब दुई घन्टा छलफल भयो र दुई घन्टा छलफल भएपछि एउटा सहमतिमा एउटा पुगेपछि निचोड निकालेपछि अहिले निर्वाचन प्रक्रिया सुरु भएको हो र विशेष गरी ती उनीहरूको समस्यामा कार्यदल गठन गरेको छ समस्या समाधानको लागि नौ सदस्यीय कार्यदल गठन गरेको छ जसमा तिन सद तिनजना जातीय प्रतिनिधि सङ्गठनबाट हुनेछ भने तिनजना जिल्ला समन्वय समितिबाट र दुईजना सम्बन्धन प्राप्त सङ्गठन र एकजना सचिवालय सदस्य गरी नौजना नौजनाको कार्यदल गठन गरेको हो र सो कार्यदलले अब तिन महिनाभित्रमा आवश्यक सल्लाह सुझाव सङ्घीय परिषदमा पेस गर्नेछ र त्यो सुझाव प्राप्त भएको मितिदेखि नै सङ्घीय परिषदले विधान संशोधन संशोधनको लागि छ महिनाभित्रमा छलफल जारी गरी छलफल गरेर विशेष अधिवेशन बोलाएर विधान संशोधन गर्ने भनेर सहमति भएको छ रोस्टोले सहमति भएपछि नै निर्वाचन प्रक्रिया अगाडि बढेको हो त्यो सहमतिमा सहमतिमा महासङ्घको जातीय सङ्गठन जिल्ला समन्वय परिषद सम्बन्धन प्राप्त संस्था र निर्वाचन मण्डल बिचको यो सहमति भएको हो र अहिले अब निर्वाचन प्रक्रिया अगाडि सुरु भइसकेको छ उनीहरूले विशेष गरी महासङ्घ जिल्ला समन्वय परिषदलाई मताधिकार सहित प्रतिनिधि पाउनुपर्छ र केन्द्रीय सचिवालय जिल्ला समन्वय परिषद पदाधिकारी कोटा व्यवस्था गरिनुपर्छ भनेर उनीहरूको मुख्य माग थियो र त्यो माग लगभग अब उनीहरूको पुरा गर्न सहमत कार्यदल गठन गरेको छ यसरी उनीहरू सहमति भए सहमत जनाएका छन् र निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ जुन नयाँ नेतृत्व चयनको लागि पाँचजनाको नाम अगाडि आएको छ र अब सर्वसम्मतिको सम्भावना सकिसकेको छ चुनावी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा यहाँले हिजोदेखि अस्तिदेखि नै यो महाधिवेशनलाई रिपोर्टिङ गरिरहनु भएको अवस्थामा के बुझ्न सकिन्छ ती उम्मेदवारहरू रहेका छन् कसको नाम अगाडि आएको छ विशेष गरी प्रतिस्पर्धा कसलाई देख्नुहुन्छ र नाम समेत यहाँले उद्घोष गर्न सक्नुहुन्छ पक्कै पनि पाँचजनाले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् विशेष चन्द्र विक्रम राई नरेश तमाकर नगेन्द्र कुमार नित्यान्त तस्प्रिय र पेम्बा छिरिङले उम्मेद्वारी दिनुभएको छ अध्यक्ष पदको लागि र यीमध्ये अहिले निकै अब चर्चामा रहनुभएका चन्द्र विक्रम राई र नगेन्द्र कुमार हुनुहुन्छ दुईजना उहाँहरू अध्यक्षको निकै दावेदारी देख्नु भएको छ र उहाँहरूबिच नै यो निर्वाचनमा कडा प्रतिस्पर्धा देखिनेछ र विशेष गरी यो महाधिवेशन सुरु भए लगतैदेखि नै उद्घाटन सत्रमा पनि एम नेकपा माओवादीका नेपाली काङ्ग्रेसका एमालेका नेताहरू जनजाति नेताहरू चितवनमै रहेका छन् र महाधिवेशन स्थल वरिपरि नै सौरामै रहेका छन् र उनीहरूको पनि विशेष यसमा भूमिका भएको भन्ने कुरा पनि आएर आइरहेको छ र चन्द्र विक्रम राई सङ्घीय समाजवादी दलका केन्द्रीय सदस्य हुनुहुन्छ र त्यस्तै नरेश ताम्राकार भने खुला तर्फबाट सहभागिता जनाउनु भएको छ त्यस्तै नरेन्द्र कुमार भने नेपाली काङ्ग्रेस निकटका हुनुहुन्छ नित्यान्दी प्रतापपुरे पनि एमावधि निकटका हुनुहुन्छ पेम्बा छिरिङ पनि एमावधिको हुनुहुन्छ र विशेष गरी यो यसमा के हामीले बुझ्न सक्छौँ भने के बुझेको छ भने एमावधि र सङ्घीय समाजवादी पार्टी भने यसमा उनीहरू एक भएर अगाडि बढ्ने र नेपाली काङ्ग्रेस र एमाले र खुलातर्फ उनीहरू भनेर एक एक तरिकाले अगाडि बढ्ने भन्ने कुरा पनि आइरहेको छ यो हामी हामी बाहिर जानकारीमा बुझेअनुसार र विशेष गरी चन्द्र विक्रम राई र नगेन्द्र कुमार बिच नै कडा प्रतिस्पर्धा देखिन्छ र हामी करिब आठ नौ बजेको भित्रमा यो नतिजा हामी पाउनेछौँ ल र को हुनेछ भन्ने कुरा हामी त्यहीँबाट नै हामी छर्लनै हुनेछ अब अहिले उमेर उम्मेदवारी दर्ताको क्रम सुरु भइसकेको छ कति बजेतिर चाहिँ चुनावी प्रक्रिया सुरु होला चुनाव सुरु होला उम्मेदवार दर्ता गर्नको लागि करिब एक घन्टाको समय दिनेछ र एक घन्टापछि नै अब त्यो फेरि थप एक घन्टा उम्मेदवारी फिर्ताको लागि समय दिनेछ र हामी मतदान करिब सात बजेतिर नै सुरु सात बजेपछिबाट नै सुरु होला जस्तो हामीले अनुमान गरेका छौँ सात बजेभन्दा अगाडि त्यो सम्भावना कमै छ र सात बजेपछि नै मतदान प्रक्रिया सुरु हुनेछ र जम्मा छप्पन्न जनाले मात्र मतदान गर्न पाउने भएकाले पनि मतदान सुरु भए लगतै भएपछि नै धेरै समय नलाग्ने देखिन्छ र करिब हामी आठ नौ बजेभित्रमा हामी नेपाल आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व हामी पाउनेछौँ र नयाँ अध्यक्ष को हुनेछ भने हामी नौ बजेभित्रमा हामी पाउँछौँ हस् धन्यवाद जानकारीको लागि अन्त्यो सहयोगी पत्रकार राजु चौधरी चौराहामा जारी नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि यति बेला बन्द सत्र चलिराखेको छ र आज दुई पटकसम्म जुन जिल्ला समन्वय परिषदका तर्फबाट पर्यवेक्षकहरूले मताधिकारको लागि विधान संशोधन गर्नुपर्ने माग गरेका थिए र त्यो माग संशोधन गर्न र छलफलका लागि बहसका लागि कार्यदल बनाउने सहमति भएपछि अहिले उनीहरूको माग सम्बोधन गर्ने सहमति बनिसके पश्चात यति बेला चुनावी प्रक्रिया अगाडि बढिराखेको छ पाँचजनाको उम्मेदवारी रहेको छ अध्यक्ष पदका लागि भने महासचिवका लागि गाविग निर्मा गोविन्द छन्त्याल डन्डु शेर्पा नवीन रोक्का पेम्बा बोटे ज्ञानबहादुर बोटे र बुद्ध घर घरती रहेका छन् आदिवासी जनजाति महासङ्घले जारी महाधिवेशनबाट अध्यक्ष पाँच उपाध्यक्ष महासचिव र कोषाध्यक्ष गरी तेह्र सदस्य सङ्घीय परिषद सचिवालय चयन गर्नेछ देशमा बढ्दो राजनैतिक अन्यलताको अन्त्य गर्दै देशलाई चुनावी वातावरणमा अगाडि बढाउने विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक आज बस्दैछ अहिले केबेरमा नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचनको मिति घोषणा र सरकारको विपक्षमा रहेका आन्दोलनरत दलहरूसँगको वार्ता प्रक्रियाको बारेमा छलफल हुनेछ बैठकमा आफूहरू लचक भएर आन्दोलनरत दलहरूसँग वार्ताको प्रयास गर्ने र त्यो नभए सरकारलाई नै सम्पूर्ण जिम्मेवारी दिने विषयमा पनि आज छलफल हुने एक नेताले जानकारी दिनुभयो बैठक कंग्रेस सभापति सुशील कोइराको कार्यकाल सकिन लाग्दा बोलाइएको हो आलो पालोको रूपमा एक एक महिना नेतृत्व गर्ने गरी गठन गरेको संयन्त्र संयोजक रहनुभएका कोइरालाको समयावधि भोलि सकिँदैछ भने त्यसपछि मालेका अध्यक्ष झलनाथ खनालको संयन्त्रको नेतृत्व सम्हाल्नु हुनेछ उच्च स्तरीय राजनैतिक समितिमा एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरू छन् नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले अब हुने संविधान सभा निर्वाचनका बारेमा जिज्ञासा राख्नु भएको छ आज नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई भेट्न कोइराला निवास महाराजगञ्ज पुग्नुभएका बोडेले नेपालको पछिल्लो परिस्थिति उच्च स्तरीय राजनैतिक संयन्त्रले गर्दै आएको काम र संविधान सभा निर्वाचनका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाफमा कोइरालाले दलहरूबीच छलफल जारी रहेको र आन्दोलनमा रहेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गर्नतर्फ आफूहरू लागेको भन्दै चाँडै निर्वाचन निर्वाचनको मिति घोषणा हुने बताउनुभयो साथै भेटमा निर्वाचनका लागि अमेरिकाको भूमिकाका विषय पनि छलफल भएको भेटमा सहभागी कङ्ग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो निर्वाचनको विषयमा कुनै संशय नराख्न आग्रह गर्दै गृहमन्त्री माधव प्रसाद घिमरेले सरकार एकलव्य भएर निर्वाचनमा लागेको बताउनु भएको छ राजनैतिक दलहरू र कतिपय आम मानिसमा निर्वाचन हुँदैन कि भन्ने शंका रहेको बताउँदै उहाँले ढुक्क हुन आग्रह गर्दै भन्नुभयो निर्वाचन हुन्छ विराटनगरको चौतारास्थित जगद्गुरु बालसन्त महाराजको आश्रममा आज आयोजित एक धार्मिक कार्यक्रममा सहभागी हुन पुग्नुभएका घिमिरेले सरकारले केही दिनभित्रमा नै कार्तिक अन्तिम र मंसिर पहिलो साताभित्रको निर्वाचन हुने गरी मिति घोषणा गर्न लागेको समेत बताउनुभयो अहिलेको सरकारको मुख्य दायित्व स्वतन्त्र र निष्पक्ष निर्वाचन भएकाले असन्तुष्ट तेत्तीस दलले राखेका सकारात्मक मागलाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउनेतर्फ केन्द्रित भएको जनाउनुभयो घिमिरेले सरकारले उनीहरूलाई आधिकारिक पत्र दिइसकेको र उनीहरूका पनि पत्र आउने क्रममा रहेकाले सहमतिको वातावरण बन्ने क्रममा रहेको बताउनुभयो दलका कतिपय मागहरू पछाडि फर्काउनु खालका रहेकाले त्यसरी पछाडि फर्कदा निर्वाचनको अनिश्चितता बढ्ने भएकाले छिटो सहमति गरी निर्वाचनमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो असन्तुष्ट दलहरूसँग नौपचारिक कुराकानी समेत भइरहेको उहाँले खुलासा गर्नुभयो संविधान सभा निर्वाचनलाई संशोधन गरी अध्यादेशको रूपमा अघि बढ्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो आज अक्षय तृतीया जौको सातु र शर्बत दानसहित मनाइँदैछ आज खुदो र महको शर्बत तथा जौको सातो खानाले गर्मियामा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ ज्योतिषहरूका अनुसार आज गरेका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयलाई बेद्न विनाशक दिन पनि भनिन्छ अक्षयको अर्थ कहिले क्षय नभएर स्थायी रहने भन्ने हुन्छ चार युगमा सत्य र त्रेता यसै तृतीय तिथिबाट सुरु भएको मानिन्छ चार धाम मध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ वेदव्यासले समेत अक्षय तृतीयकै दिन महाभारतको रचना गरेको मानिन्छ कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र पत्रकार विजय कुमार विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ गएको शनिबार कान्तिपुर दैनिकमा प्रकाशित विजय कुमारको आदि इत्यादि स्तम्भले अदालतको मानहानि भएको जिकिर गर्दै अधिवक्ता अञ्जन कुमार पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो पद र पहिचान बीचको महान अन्तर शीर्षकको लेखनमा विजय कुमारले उल्लेख गरेको न्यायाधीशहरू बुट्टा भए नभएको टी सर्ट बाहेक केही देख्दैनन् भन्ने वाक्यांशले अदालत र न्यायाधीशको मानहानी भएको रिटमा जिकिर गरिएको छ रिटमा विपक्षीलाई एक वर्ष कैद र जनै दस हजार रुपियाँ जरिवाना गर्नुपर्ने माग गरिएको छ नेपाल मुक्ति मोर्चाले बिना भिजा नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग माग गरेको छ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले नेपालको राष्ट्रिय स्वाधीनतालाई जोगाउन नेपाल भारतबीच अनिवार्य पासपोर्ट लागू गर्नुपर्ने माग गरेको हो बिना पासपोर्ट नेपाल प्रवेश गर्नाले नेपाल आउने भारतीयहरूबाट नेपाल नेपाली जनताको सुरक्षामा ठुलो असर परेको दावी गर्दै मोर्चाले एक हप्ताभित्र माग सम्बोधन नगरे बिना पासपोर्ट नेपाल प्रवेश गरेका अन्य मुलुकका नागरिकहरूलाई निगरानी गर्न थाल्ने चेतावनी समेत दिएको छ मोर्चाले नेपालको स्वतन्त्र अस्तित्व राख्न नागरिक नागरिकता वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष जगत श्रेष्ठले बिना भिसा गैरकानुनी रूपमा नेपालमा बसेका शरणार्थीको रूपमा बसेकाहरूलाई आफ्नो घर फर्कने वातावरण मिलाइदिन सरकारसँग माग भएको छ सद्भावना आनन्दी देवीका नेता भरत विमल यादव मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका छन् राजधानीमा आज आयोजित कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले उहाँलाई पार्टी प्रवेश गराउनुभयो भरत विमललाई पार्टीको वरिष्ठ नेताको पद दिएको छ दुई हजार बैसठी त्रिसठीको आन्दोलनमा उहाँले मधेसी दलको नेतृत्व गर्नुभएको थियो आन्दोलनपछि मधेसी दल अनेक समूहमा बाँडेपछि निष्क्रिय रहनुभएका यादव पुनः राजनीतिमा फर्किनु भएको छ फोरमका एक वरिष्ठ नेताका अनुसार अन्य पार्टीबाट पनि आगामी केही दिनमा नै नेताहरू प्रवेश गर्ने जानकारी पाइएको छ नवलप्रासीको बेलटारीमा दुर्घटनाको विषय लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको छ गोठी सूर्यपुरा गाविस नम्बर चार रतनपुरवा गाउँका उन्तिस वर्षीय ध्रुव कोइरीको गराती सवार दुर्घटनामा मृत्यु भएपछि प्रहरी र स्थानीय बासी बीचको विवादले उग्र रूप लिँदा बेलटारी क्षेत्र तनावग्रस्त बनेको हो दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै इलाका प्रहरी कार्यालय बेलटारी घेराउ गर्न पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच भएको झडपमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पन्ध्र राउन्ड अश्रु ग्यास समेत प्रहार गर्दा चारजना घाइते भएका छन् गैराती जिल्लाको गोठी सूर्यपुरा र बैदैलीको बीचमा इलाका प्रहरीकारले बेलटारेको बा एक जन पचहत्तर तेत्तिस नम्बरको गाडीले राति आठ बजे गस्तीमा जाँदै गरेको युपी चौरात्तर एच सत्तालिस शून्य सात नम्बरको मोटरसाइकललाई ठक्कर दिएर घाइते भएका कोइरीको तत्काल उपचार नपाएको कारण मृत्यु भएको स्थानीयको आरोप छ संविधानसभा निर्वाचनको मिति घोषणाको माग गर्दै सद्भावना पार्टीले मधेसका बाइस जिल्लाहरूमा आमरण अनसन शुरू गरेको छ महासचिव सरोज यादव सहितका नेताहरू जनकपुरमा अनसनमा बस्नु भएको छ अहिलेसम्म सोह्रजना केन्द्रीय सदस्य सहित सयौं नेता तथा कार्यकर्ता आमरण अनसनमा बसेको सद्भावनाले जनाएको छ सद्भावना पार्टीले निर्वाचनको मिति घोषणा समावेशी अध्यादेश र नागरिकता वितरण लगायतका विभिन्न बजे माग राखेको छ यसअघि सोनसरीमा इनरोमा एघार दिनदेखि अनसनमा बसेका पार्टीका प्रवक्ता सन्तोष कौशव मेहता लगायतको स्वास्थ्य स्थिति बिग्रिएपछि प्रहरले उहाँहरूलाई नियन्त्रणमा लिई धरान अस्पतालमा भर्ना गराएको थियो आफ्ना मागहरू पूरा नहुन्जेल अनसन जारी रहने सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताउनुभयो रौतडको चन्द्रनिगापुर स्थित एक होटलबाट प्रहरीले गैँडाको खागसहित एक व्यक्तिलाई पक्राउ गरेको छ केन्द्रीय अपराध अनुसन्धान ब्युरोको टोली र इलाका प्रहरीकारले चन्द्रनिगापुरको प्रहरीको टोलीले रौतडको गम्बरिया बिरता सात घर भएका पैँतिस वर्ष वीरेन्द्र यादवलाई गैँडाको खागसहित पक्राउ गरेको प्रहरीले जनाएको छ चन्द्र चन्द्रनिगापुरमा रहेको सुदर्शन होटलमा कोठा लिएर बसेका यादवको साथबाट एक थान गैँडाको खाग बरामद भएको हो उता बारा जिल्लाको गोठ र सिमरनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा कृत्य विवरण पेश नेपाली नागरिकता बनाउन खोजेका दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार कवही गोठकामा मां सञ्चालित घुम्ती सेवा शिविरमा हर्दिया छ बस्ने एमृत यादवले एक्काइस वर्ष भारतीय नागरिक भोगी नारायण यादवलाई छोरा बनाई नेपाली नागरिकता दिलाउन खोजेका थिए यसै सिमरनगढ घम्ती सेवा शिविरमा बाह्र हरिपुर चार बस्ने हृदयनारायण शाह कानुले भारतीय नागरिक मनोज कुमार शाहलाई छोरा बनाई नेपाली नागरिकता बनाउन लागेका थिए नारायणगढ नगर वनमा आज काटिएको अवस्थामा सालको गोलिया प्रहरले फेला पारेको छ तस्करहरूले ओसार पसारको लागि तयारी अवस्थामा राखेको काठ ओडा प्रहरी कार्य नारायणगढको गस्ती टोलीले फेला पारेको हो एक सय पचास क्युफिट भन्दा बढी सालको गोलिया फेला परेको ओडा प्रहरी कार्य नारायणगढका प्रमुख प्रहरी निरीक्षक मदनजित महराले जानकारी दिनुभयो वन कार्यालयले सो गोलिया नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महराले बताउनुभयो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा गिरावट आउन थालेपछि नेपाली बजारमा पनि सुनको भाव ओह्रालो लाग्न थालेको छ आज पनि नेपाली बजारमा सुनको भाव तिन सय रुपियाँ घटेर कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आजका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार छ सय रुपियाँ तोकेको छ आइतबार छापावाला सुन तोलाको एकाउन्न हजार नौ सय रुपियाँमा कारोबार भएको थियो आज बजारमा तेजाबी सुन तोलाको एकाउन्न हजार तिन सय पचास रुपियाँमा कारोबार भएको छ लामो समयदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ आज चाँदीको मूल्य तोलाको दस रुपियाँ घटेर आठ सय नब्बे रुपियाँमा कारबार भएको छ अब केही छोटा खबरहरू बागलुङ जिल्लालाई अवैध हात हतियार मुक्त जिल्ला बनाउने अभियान अन्तर्गत जिल्लाका पश्चिमी क्षेत्रबाट त्रिसठी थान अवैध हात हतियार सङ्कलन गरिएको छ बाराको पथरा गाविसमा हावाहरी र पानीबाट जोगिन विद्यालयको पर्खाल मुनि आश्रय लिएर बसेका खोपवा गाविस पाँच कि पैँतालिस वर्षकी एतबरिया देवी राम र उनका दस वर्ष छोरा सञ्जय रामको ज्यान गएको छ रोल्पा कारागारबाट सुरुङ खनेर फरार कैदी बन्दी मध्ये तीनजनालाई प्रहरीले पक्रेको छ अर्जुन सेनलाई प्रहरीले आइतबार पक्रेको थियो भने राति नै सैघा दाङका दीपक पुण्ड रोल्पा जेतुवाङका चङ्खे बेक रोल्पाको माडी चौर वनबाट पक्राउ परेका हुन् र जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाका आठवटा सरकारी कार्यालयमा आज गरेको छड्के निरीक्षणमा अधिकृत स्तरका चारजना र सहायक स्तरका एक्काइसजना गरी जना कर्मचारी कार्यालय अनुपस्थित रहेको पाइएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं जनजाति आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखेको भनाइप्रति तपाईँको विचार के छ ए पहिचान प्राप्त गर्न बे आन्दोलनले सर्वोपरि होइन र से संक्रमण कालमा यस्तै हो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यो पहिचान प्राप्त गर्न भनेमा छयालिस प्रतिशत बे आन्दोलन नै सर्वोपरि होइन भनेमा उन्नाइस प्रतिशत र सी संक्रमण कालमा यस्तै हो भनेमा पैंतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ बिना भिसा नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग नेपाल मुक्ति मोर्चाले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 नै पत्रकारहरूसँग इमरानले निराशा प्रकट गर्नुभएको थियो उहाँले मतदानमा धेरै मात्रामा महिलाहरूको सहभागिता रहेको प्रति भने खुसी व्यक्त गर्नुभएको थियो एउटा खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट अठार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क बटुलेको हैदराबाद बेसको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ मुम्बईले आजको खेल जिते बिस अङ्क रहेको चेन्नईलाई नेट र नेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि गैराती भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरेको थियो आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु मताधिकारका लागि विधान संशोधन गर्नका लागि कार्यदल गठन अध्यक्षका लागि पाँच जनाको दावी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 हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star dot com office Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाले मनोरञ्जनका लागि सुन्नु हजुर दुग्धजन्य पदार्थ सेवन गरौँ स्वास्थ्य रहौ नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना र हरिहर दुग्ध उत्पादक सहकारी